साथी उडाउँदा हर कति दसैँ तिहार बिते आउँछु आउँछु भन्दा कति दसैँ same छ नि होली रोँदाखेरि पकाइदेऊ है आउँछ भने भोलि सानो त्यसले त्यति धेरै नलिनु है चिन्ता बन छोडेको पानी पनि फर्किन्छ एक दिन भारी हेर्दी